नमस्ते म रश्मि मेरो घर मोरङमा छ हालमा म छु यो कथा आजभन्दा लगभग दस वर्ष अघिको जब म आठ कक्षामा पढ्थेँ भर्खर भर्खर कुखुरे वैँस लागेको मेरो ज्यान अलि डल्ली भएकोले होला मजाले फक्रिसकेको फुल चाहिँ भइसकेको थियो ठिक हातमा नअटाउने मेरो दुध मलाई नै कति मन पर्थ्यो अनि कहिलेकाहीँ आफैले बिस्तारै दुध रगड्ने मजा उफ आफै शब्दमा लेख्न सक्दिनँ पुक्क उठेको चाक बुक्क उठेको योनी जो कोही बोका केटालाई पनि बाथरुममा गएर मेरो नाममा छोल्न बाध्य बनाउँथ्यो गाउँमा भाउजूहरू त्यस्तै जहिले खोलामा कपडा धुन गयो मेरो बुढाले त आज यसमा हिजो यसरी आज यसरी गर्यो भनेर सुनाउँथे भर्खरको कोरली म आफ्नो पनि दुधको फाँचा मार्दै कोही आएर मलाई पनि बेसरी पेलोस् भन्ने लाग्थ्यो कहिलेकाहीँ म आफैले आफ्नो योनीमा औँला छिराएर पनि योनीको प्यास मेटाउने चेष्टा गर्थेँ मेरो एउटा साथी थियो निसा यसो मान्छेहरू त सोझी तर धेरै पटक आफ्नो सोल्टीको लिङ्गको स्वाद चाखिसकेको भन्ने हल्ला नि चलिसकेको थियो त्यसको सोल्टी बिस वर्ष जतिको हुँदो हो काले लुइरे सोझो देखिन्थ्यो बाहिर हेर्दा एकदम भलादमी देखिए पनि एकदम बोका छ भन्ने सुनेको थिएँ मैले हाम्रो घर नजिकै भए पनि त्योसँग त्यति बोलेको थिइनँ त्यसले त्यसको सोल्टी नि मेरो साथी अनि अरू पनि धेरै केटीहरूसँग गरिसकेको भन्ने हल्ला व्यापक थियो कतिपटक त केटीमाथि उक्लेर हल्लिरहेको बेला पनि गाउँले भेटेर झाप्पु लगाएको भन्ने पनि सुन्नमा आएको थियो त्यो काले अनि एक नम्बरको बोका छ भन्ने सुनेर पनि म त्योबाट टाढा जान्थेँ कहिलेकाहीँ यनी चिलाएको देख्दा त्यसलाई बोलाएर पेलाउँ कि जस्तो पनि लाग्थ्यो तर मेरो साथीलाई पेल्छ भन्ने थाहा पाएर सौता लाग्न मन लागेको थिएन मेरो साथी उसको दिदीकोमा गएको उतै उसको दिदीले केटा खोजेर लगाइदिएछन् त्यसलाई त दुःख पनि लाग्यो होला फेरि त्यसको सोल्टी श्यामको लिङ्ग सम्झेर खुसी पनि लाग्यो लिङ्ग पनि कम त खाइलाग्दो मोटो लामो छ भने नि त्यो श्यामको त्यो मेरो साथी उसको दिदीकोमा जानुभन्दा एक दिन अगाडि हामी खोलामा जाँदा श्याम मेरो साथलाई भेट्न आएको बेला त्यसले मेरो साथलाई दिउँसै घारीमा लगेर पेल्दा देखेको थिएँ त्यो बेला त मलाई पनि यो नि फ्या पारेर आइज श्याम पेल भन्न मन थियो तर त्यसको लिङ्ग सम्झिँदै औला छिराएर काम चलाएँ हाम्रो आठको परीक्षा सकिएकोले हामी सधैँ भिडियो हेर्न श्यामकोमा जान्थ्यौँ एक रात श्याम सुत्ने खाट छेउमै म बस्न पुगेछु त्यसले निन्द्रामै उसको हात मेरो टाउकोमा राखेको थियो त्यो हात आफै तल सर्दै मेरो फेस सुमसुमाउनु पुग्थ्यो त्यसलाई त थाहा थियो कि थिएन थाहा भएन तर सुरुमा त्यसको हात हटाए पनि पछि पछि कता कता रोमाञ्चित हुन थालेको थिएँ म त्यसको हातको स्पर्शमा अब त म सधैँ त्यही त्यसको बिस्तारामा टाँसेर बस्न थालेँ सधैँ हात निन्द्रामा आउँथ्यो मेरो कपाल गाला आउँथ्यो दिउँसो भने नर्मल केही नभए चाहिँ थियो एक दिन भिडियो हेर्दा हेर्दै सधैँ चाहिँ हात आयो कपाल आयो गाला सुमसुमाउन थाल्यो म त्यसैमा हराउन थालेँ हात आज सधैँ चाहिँ गालामा आएर रोकिएन गालाबाट लिप्स हुँदै मेरो ब्रामाथि आएर रगड्न थाल्यो मलाई मजा आइरहेको थियो जब त्यसले मेरो दुध मार्न थाल्यो म झलस्स भएँ निन्द्राको मान्छेले पनि हतारिँदै त्यसलाई हेरेको त हल्का मुस्कान छोडेर मतिर हेरिरहेकै रहेछ हतार हतार त्यसको हात पर पुग्ने गरी ठेलेर फिल्मतिर मात्रै हेरेको थिएँ लाइन त झ्याप्पै गयो लोड लोडसेडिङ थियो सधैँ पाँच मिनट अँध्यारो मात्र के भएको थियो त्यसले त मलाई च्याप्पै समाएर आफूतिर तानेर मेरो लिफ्ट चुस्न थाल्यो त्यसलाई पर सार्न खोजे मभन्दा बलियो भएकोले सकिनँ त्यो लोड सेटिङमा त्यसले बेसरी मेरो ओठ चुसेर दुध निचार्यो लाइन आएपछि बल्ल छोड्यो मलाई पिसाब लागेकोले म बाहिर निस्किएँ त्यो बेला चर्पी नभएकोले गोठको छेउमा पिसाब फेर्न बसेँ प्यान्टी खोलेको चिप्लो पानीले ल्याप्पै भिजेको रहेछ मलाई कता कता योनीमा पनि अनौठो भान भइरहेको थियो पिसाब फेरेर उठेको मात्रै थिएँ मलाई पछाडिबाट सुमाउँदै मेरो दुध कसैले खेलाउँदै थियो मलाई थाहा भयो त्यो अरू कोही नभई श्याम थियो यो के गरेको श्याम म टाढा हुन खोज्दै भने माया गरेको निलाटी लभ यु भन्दै गोठमा वस्तु हेरचाह गर्न बस्न राखेको खाटमा मलाई पल्टायो भो छोडिदियो मलाई अहिले भाउजू आऊ केही बोल्नै नपाई उसको मुखले मेरो मुख बन्द गरिदियो श्याम म माथि चढेर मडारिन थाल्यो बेला बेला मेरो दुध मार्दै ओठ चुट्दै मुखमा मुख जोडेर चिब्रोले चिब्रो खेलाउन थाल्यो म उठ्न खोजिरहेको थिएँ तर सकिनँ उसले उसको खुट्टाको बिचमा मेरो खुट्टा पारेर थिचेको थियो यौन गर्न आतुर भएर होला झुसिएर रातो भएको थियो लाग्थ्यो उसको लक्ष्य मेरो योनि हो र त्यसमा उसको लिङ्ग नछिराई छोड्दैन भन्ने उसले मेरो हात समाएर नै कहिले किस गर्दै कहिले मेरो दुध मार्दै सुरुवाल र पेन्टी खोलिदियो मेरो खुट्टा फटाएर मेरो भुतले योनी खेलाउन थाल्यो कहिले मेरो योनी हातले रगड्थ्यो त कहिले मेरो योनीको दुलोमा औँला छिराएर चलाइदिन्थ्यो मलाई पनि औधी मजा आइरहेकोले आँखा चिम्म गरेर पल्टिरहेँ मेरो रसाइरहेको योनीमा अचानक तातो तातो वस्तुले रगड्न थाल्यो हात पुर्याएको त उसको लिङ्ग रहेछ उसको काँधमा मेरो खुट्टा राख्यो र एउटा हातले उसको लामो लिङ्ग मेरो योनिको दुलोमा छिराउन ठेल्न थाल्यो हल्का योनिमा दुखिरहेको थियो तर पनि सही रहे आइया लिङ्गको टुप्पा पसेछ कम्ता दुखेन उसले कानमा सरी भन्दै रोकियो एकछिन फेरि जोडले ठेल्यो मरे मम्मी योनी चिप्लो पानीले भिजेको हुँदा उसको लिङ्ग लत्ते पस्यो म डल्लो परेर उसलाई घचेड्न थालेँ ऊ न त घचेडियो न त रोकियो नै धमाधम पेल्न थाल्यो उसको लिङ्ग मेरो योनिमा कता कता भित्र पोली पनि राख्यो भने कता कता मजा पनि आइरहेको थियो रश्मि बहिनी श्याम भाइ कता भन्दै कल्पना भाउजू लाइट बाली हामीलाई खोज्दै आउँदै रहेछ उसले मलाई छोडेर भाग्यो म पनि कुनामा लुकेर हतार हतार पेन्टी सुरुवाल लगाएर पुनः भिडियो हेर्न गएँ